सोमबारको साप्ताहिक श्रृङ्खला एउटा कथा जिन्दगीको बाटा सुमन खरेलको नमस्कार यो श्रृङ्खलाको आठौं कार्यक्रममा आज प्रस्तुत गर्दैछौ नवराज लम्सालको लेखन तथा प्रस्तुतिमा एउटा कथा जिन्दगीको माया बस्यो हृदयको त्यही माया सम्झ नभई आज आज हो आज एक टुक्रा कालो बादल खसेर हिमाल पनि कालो देखिएको छ तर उसलाई थाहा छ बादल धेरै बेर रहन्न हिमालमा ऊ चौतारामा छ पारी देखिरहेछ गङ्गा जमुना झरना र हरिया पहाड आँखा घुमेको पत्तै पाएको छैन उसले आँखाभरि कहिले आँखो खोला कहिले आफै भित्र हराएर आफ्नै अतीतका पानाहरूसँग ऊ आधा खुसी र आधा विस्मयमा छ एकपछि अर्को आइरहेछ सम्झना र लागिरहेछ कहाँ गए होलान् आफ्नै उर्वर दिन अनायासै नजिकैको फुल टिप्यो र हत्केलामा राख्यो उसले हत्केलामा सँगै बसे बन्दुक खेलाउँदा बसेका काला डाम र फूलको थुङ्गा फुल राख्यो भुइँमा र मुसार्यो हात सम्झ्यो आमाले तेल घसिदिएको दिन बाले गाला मुसारेर काखामा च्यापेको क्षण कस्ता भए होलान् बा कस्ती होलिन् आमा के गर्दै होलान् भाइ बहिनीहरू छिमेकीको खबर के छ कस्तो भयो होला आफै पढेको स्कुल उसले काका सम्झियो रामदाई सम्झियो स्कुलका सरहरू सम्झियो डाँडाको मिटिङ र बेसीको सभा सम्झियो ठुले साउको घरमा खाएको सामूहिक खाना र रातिको सांस्कृतिक कार्यक्रम सम्झियो सम्झियो त्यही रातिको झगडा र कुटपिट व्यर्थै पिटेछु आफैलाई पढाउने सरलाई मेट्न चाहन्छु आफ्नै कर्मका विगत कालो पार्टीमा अक्षर मेटे चाहिँ र म हिजोकै म हुन चाहन्छु फेरि वाह अब बदलिएको नयाँ मान्छे बन्न चाहन्छु अनुसार <laughs> आएँ नि त फर्केर आफ्नै गाउँ आए काली ओराली गर्दै आँखा भरि रार भर्दै आँधी बेरी सङ्ग लड्दै खोला नदी सागर तर्दै पीडा म आए आफ्नै गाउँ फर्की आए नयाँ नयाँ सपना ल्याए हो चौतारीमा बसेर ऊ आफ्नै विगत हेरिरहेछ आफ्नै मनमा आमा बाथकी बिरामी थिइन् दमका रोगी थिए बा भाइले स्कुल छोडेको एक वर्ष भइसकेको थियो नयाँ लुगा नपाएको झोकमा बारदलीमा रुँदै थिए बहिनी गोठको भैँसी ब्याउन नसकेर मर्यो खडेरी परेर त्यति उब्जेन अन्न पनि तीन महिनाभन्दा खान पुग्दैन र बाँकी त कि बनीबुतोमा जानुपर्छ कि बोक्नुपर्छ बस पार्कमा बोरा अब त त्यही पनि कतिजनाले बोक्ने भारी भन्दा भारी बोक्ने मान्छे धेरै गल्याङ गुलुङ छ घर बाहिर आज मान्छेहरूको आर्मी हो कि विद्रोही बा बिस्तारै खोक्नुहोस् उसले इसारा गर्यो आमाले अय्या अय्या गर्दै गोडा तन्काइन् ऊ झन् रिसायो टर्च लाइट देखाउँदै कोही बोल्यो बाहिर को छ घरमा हामी सबै छौँ हजुर सबैजना कति कामले पाल्नु भयो होला बसाउन न भित्र अनि थाहा भइहाल्छ नि को को छौँ रात रातभरि गफ भए गफ राम्रा नराम्रा सबै भए धाक धम्कीदेखि माया प्रेम सबै दरबारदेखि घरबारसम्मका कुरा मुक्ति र रूपान्तरण न्याय र समानता सबैको आवश्यकता र रगतको बलिदानी देश र मुक्ति भन्दा माथि न बाबु न आमा बाबुआमाले पनि सोच्नुपर्छ छोरा आफ्नो मात्रै कि देशको पनि हो छिनमा उम्लियो तातो रगत छिनमा पोखियो आँसु खुब रोए बुढाबुढी एकछिन त ऊ पनि रोयो र आफ्नै हातले पुछेर आँसु बोल्यो मनमा नै होइन आँट त गर्नै पर्छ सधैँ यो गरिबीको कुवामा कति बन्नु भ्याकुता हिलैमा फुल्छ भन्छन् कमल हिलोबाट उठेर कमल बनाउँछु जिन्दगी उसले आफ्नै मनलाई आदेश गर्यो र भन्यो उठ उमेश उठ <sighs> साथीहरूले उसलाई नयाँ नाम दिए उल्का उल्का मुठी कसेर जुर्क उठ्यो आकाश हेऱ्यो एकपटक एकपटक निहाल्यो आफैलाई देशको लागि नबग्ने रगत होइन त्यो पानी हो देशको लागि नबग्ने रगत होइन त्यो पानी हो जन्मेको माटो नभिज्ने पसिना होइन त्यो पानी हो देशको लागि नबग्ने के सम्झिरहेछु पन्ध्र वर्ष अघिको कुरा सम्झेर के गर्नु रात पर्न लाग्यो आजै पुग्नु छ घर अब त सशस्त्र द्वन्द्वले किनारा पायो शान्ति सम्झौता भयो अन्तरिम संविधान बन्यो संविधान सभाको निर्वाचन सम्पन्न भयो धेरै कामरेडहरू घर फर्के नेता कामरेडहरूले देश चलाउन थालिसके अब हिँड्नु पर्दैन यी बाटाहरूमा गाडी आउँछन् यहाँ स्कुल बन्छ गाउँमै एउटा कलेज पनि नब्बे भएको छैन अस्पतालको त सक्त जरुरत छ भोलि नै मिटिङ राख्छु गाउँमा सुनाउँछु मेरो लडाईँको कथा कहाँ लडिन म कसरी छलिएर भागेँ भोलि स्कुलमा भव्य कार्यक्रम राख्छु बहिनीलाई नचाउँछु भाइ पनि नाच्छ भोलि भोलि त बालाई पनि लान्छु आमालाई त मञ्चमै राखेर सम्मान गर्ने हो गलाभरि मालै मालाले पुर्ने हो आमाको होइन ढिलो भइसक्यो साँझ पर्न लाग्यो फेरि खबर पनि त गरेको छैन घरमा पाँच वर्षदेखि पुरै बेखबर छु आइज झोला बस मेरो काँधमा अब हिँड्यो उमेश घरतिर हिँड्यो भूमि सर खै त मेरा बा खै मेरी आमा खै कहाँ गई बहिनी भाइ खै के भयो मेरो घर किन कोही बोल्दैनौ किन कोही बोल्दैनौ ए गाउँले हो बोला भूमि सरले भने बाबु उमेश तिमी घर छोडेर गएपछि एक एक महिनाको अन्तरालमा बाआमा आमा दुवै बिते रोगी थिए बिचाराहरू औषधि मुलो राम्रो भएन खानै पनि राम्रो पाएनन् के गर्नु गरिबी र अनिकालले नै लग्यो भन्नुपर्छ उनीहरूको निधनपछि बहुला जस्तै भएका थिए रमेश र रमिता एक रात एक हुल मान्छे आएर उनीहरूलाई पनि लिएर गए उनीहरू त आइरहन्थे रे बेला बेला तर मैले त भेटिनँ राति राति आउँथे अरे यो घरलाई सम्पर्क कार्यालय बनाएर बेला बेला मिटिङ पनि यहीँ गर्थे अरे धुरीमा झण्डा राखेका थिए दैलोमा बोर्ड थियो रातिको बेला एक दिन यहाँ ठुलो सम्मेलन हुँदै थियो ठुला नेताहरू पनि आएका थिए रमेश रमिता पनि यसका आयोजक थिए त्यही राति दोहोरो भिडन्त भयो धेरै मान्छे हताहत भए दुवैतर्फ मारिनेको संख्या यकिन भएन तर रमेश र रमिताको आधा आधा लास मात्र भेटिए रात साँझ मान्छेहरू यो बाटो हिँड्न अझै डराउँछन् हेर्दा हेर्दै मसान घाट जस्तो भएको छ बाबु बाबु सपना सबै हुरीले उडायो सपना सबै हुरीले सपना सबै हुरीले सपना सबै हुरीले ए के गरेको के होइन भूमि सर जग खनेको अब यहाँ एउटा गतिलो स्कुल बनाउँछु रोएर हुँदैन पीडा र पछुतोले पनि केही हुँदैन उता बैरीका नाममा धेरै नेपाली मारिँदा खुसी भए तर सोचिन मेरा पनि आमा छन् मेरा पनि बा छन् र मारिन सक्छन् हाम्रा साथीहरूलाई खोजी खोजी मार्नेले पनि सम्झेन तिनका पनि आफन्त छन् हामी अज्ञानतामा रह्यौँ हामीले बुझेनौ रहस्य हामीले खोजेनौँ खास समस्या चिनेनौ बहिरी गरिबी हो दुश्मन अशिक्षा हो बहिरी मैले आफैलाई पढाउने सरलाई पिटेर मुक्ति युद्ध सुरु गरे त्यही रहेछ कमजोरी युद्धले जलेको मेरै घरको खरानीमा बनोस् एउटा स्कुल र यसको नाम रहोस् मुक्तिमाभि म आफै पढाउँछु मेरा अनुभवका कथा म आफै पढाउँछु मिलन सद्भाव र एकताको सूत्र सबैले सबैलाई प्रेम गरौँ र एकतामा हुने र सबैले सबैलाई साझा बनाऊ देश समृद्ध बनाऊ देश अब नमरुन् कसैका बा आमा मेरा जस्तै बोक बोकैमा सपनाको तुइनमा झुन्डिएर मर्न नपरोस् मेरा भाइ बहिनीले झैँ कुनै पनि युवाले यो अभियानमा यो अभियानमा मलाई साथ दिनुहोस् भूमि सर शत्रुता होइन मित्र र मित्रता अबको नारा हुनुपर्छ जे थियो परिस्थिति थियो अब म बदल्छु भूमि सर अब म बदल्छु भूमि सर यी आँखाले देख्ने सपना अब म बदल्छु सबला सुख हो सबको जय हो सुन्दै हुनुहुन्थ्यो नवराज लम्सालको लेखन तथा प्रस्तुति एउटा कथा जिन्दगीको आजको गीती कथामा प्रयोग भएका गीतका गीतकारहरू नवराज लम्साल रत्न शमशेर थापा कालीप्रसाद रुसाल र लक्ष्मण लोहनी संगीतकारहरू गणेश गुरुङ शक्ति बल्लभ नातिकाजी र मुरलीधर अनि गायक गायिका राजेश पायल राई सोनु निगम प्रेमध्वज प्रधान र योगेश वैद्य मुरलीधर र नारायण गोपाल अर्को साता बीबीसी नेपाली सेवाका पुराना प्रस्तुता खगेन्द्र नेपालीको गीती कथा सुनाउनेछौ आजको लागि सुमन खरेलको नमस्कार धरती